पहिलो चरणमा राष्ट्रिय रूपमा हामीले नै खपत गर्ने कति विद्युत हो त्यति विद्युत चाहिँ नै हामीले गाउँ घर टोल जहाँ जहाँ सम्भव छ यसका यसका पहिचान गर्दै अगाडि बढिरहेका छौँ र दोस्रो कुरामा मझौला खालका परियोजनालाई अगाडि लाँदैछौँ यति मात्र होइन देशलाई समृद्ध बनाउन अब हामीले ठुला ठुला परियोजनालाई पनि अगाडि बढाइरहेका छौँ भनिरहँदा मैले भन्न खोजेको के भने यही जिल्लाको हकमा अब उत्तर गङ्गालाई हामीले अगाडि अगाडि बढाइरहेका छौँ स्याङ्जामा आधी खोला छ त्यसलाई हामीले बढाइरहेका छौँ अब सुदूरपश्चिममा अब हामी भारतसित एकदम वार्ता गरेर धेरै लामो समयदेखि थाती रहेको पाँच हजार छ सय मेगावाटको जुन प्रोजेक्ट छ भारत र नेपालको बीचमा गर्ने चाहिँ जुन धेरै लामो समय अगाडि नै हाम्रो सम्झौता भयो तर अहिलेसम्म कार्यान्वयन गर्न नपाएको पञ्चेश्वर परियोजना यसलाई हामी अगाडि लानेछौँ हामीले चाहिँ दस हजार आठ सय मेगावाटको कर्णाली नौ मुरे लगायतका परि परियोजनाहरूलाई हामी अगाडि बढाइरहेका छौँ यसरी हामी एउटा काम मात्रै गरिरहेका छैनौँ हामी लोड सेडिङ न्यूनीकरणको का कार्यक्रम गरेर अरू वैकल्पिक उपायहरू सोलरबाट उत्पादन गर्ने कुरा कोइलाबाट हावाबाट र अरू पनि जे माध्यम छन् वैकल्पिक उपाय ती पनि अप्नाउँदै हामीले चाहिँ नि मूलभूत रूपमा हामी जलविद्युतमा नै निर्भर हुँदै हामी अगाडि बढ्दैछौँ भने हामीले मुलुकलाई राष्ट्रिय एउटा धनी बनाउनका लागि विद्युत बेच्ने हाम्रो बजारमा लगेर हाम्रो सार्क रिजनमा होस् अरू क्षेत्रमा होस् हाम्रो विद्युत बेच्नका लागि हामीले हाम्रो भारतसित पनि हामी विद्युतको सम्झौता गर्ने तयारी गरिरहेका छौँ यसरी बङ्गलादेशसित गरेका छौँ पाकिस्तान भयो चाइना भयो धेरै देशहरू हजुर एकदम बिल्कुल गर्छ बिल्कुल गर्छ र यो देशलाई तीन वर्षभित्रमा सम्पूर्ण रूपले लोड सेडिङ अन्त गर्छ